तपाईँको शुभ नाम चाहिँ के हो सपना भण्डारी कति वर्षको हुनुभयो तपाईँ तेइस वर्ष तपाईँको माइती चाहिँ कहाँ हो माइत पिपलधारा घर चाहिँ कहाँ हो श्रीमानको घर चाहिँ डाङ के नाम हो श्रीमानको विकास भण्डारी विकास भण्डारी कति वर्ष भयो तपाईँले विवाह गरेको तिन वर्ष भयो अहिले जुन माघ तिन गते लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा तपाईँले छोरी जन्माउनु भयो त्यहाँ खर्च कति उठेछ बत्तिस हजार बत्तिस हजार श्रीमान पैसा लिन जान्छु भनेर कहाँ जानु लिन जान्छु भनेर बुटोल जानुभयो अझै आउनु होइन फोन पिन छैन फोन पिन छैन श्रीमान बेपत्ता भएपछि अनि तपाईँ केही उपाय नलागेर अब हस्पिटलमा नानीसित बसेर मैले के गर्ने पैसा खोज्न जान्छु भनेर हिँडेँ मनी छोरी चाहिँ उही बेडमै छन् हजुर कसले हेरविचार गरिरहेको छ सिस्टर नि हुनुहुन्थ्यो उहीँ हेर्नुहोस् भनेको भनेर छोडेर हिँडेँ कहाँ काम गर्नुहुन्छ श्रीमानले ट्र्याक्टर चलाउनुहुन्छ के कहाँ यही माइका थानको अनि अरू उपाय चाहिँ केही छैन तपाईँले छैन अरू केही नि केही छैन अहिले पहिलो सन्तान हुन् यिनी हजुर पहिलो सन्तान हुन्छ मैले कति सोधेँ फोन गरेर बुटोल जानु रहेछ यता आउनु रहेछ फोन गरेर स्विच अफ छ फोन स्विच अफ छ तपाईँ छिमेकी हो हजुर स्विच अफ छ कहाँ हो तपाईँ घर मेरो यही माथि हो कहीँ दिदीबहिनीहरूले जम्मा गरेर उठाउन सक्ने अवस्था पनि छैन पैसा छैन कतैबाट पनि आउला भन्नु छैन सबैसँग के भन्न चाहनुहुन्छ के भन्ने त नि अब मलाई कसैले सहयोग गरे हुन्थ्यो भन्ने हुन्छ गरे अब कसैले गर्दैन सुत्केरी मान्छे के खाना खानु भएको छ तपाईँको मुख पनि सुन्निएको छ भात झोलहरू खान्छु नै छैन अस्टरमा छौनसम्म त खानुभयो होला नि त्यहाँ हुनसम्म त खाएँ त्यसपछि उधारो खानुभयो उधारो खाएको हो त्यही पनि पैसा दिएर होइन नि पैसा कति भयो भन्ने थाहा होइन पचास हजार पुग्छ पुग्यो होला त्यति त भयो होला श्रीमानले धोका दिएको जस्तो लाग्छ कि के लाग्छ तपाईँलाई धोका दिए जस्तो त लाग्छ मलाई अब छोडेर हिँड छोडेर हिँड्नुहोस् त धोका दिए त होला नि के भन्ने त मलाई कसैले सहयोग गरे हुन्थ्यो भन्ने हुन्छ अरू त के भन्ने कसैले सहयोग गर्नुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न अन्ठानब्बे सत्र पचपन्न पन्चासी साठी